स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट मन्त्री परिषदका अध्यक्ष रेग्मीद्वारा निर्वाचनको मैत्री र कानूनी जटिलताबारे एमाले कंग्रेस शीर्ष नेताहरूसँग छुट्टा छुट्टै भेट कानूनी जटिलता हटाएर मात्रै चुनावको मैत्री तोक्न गर्न एमालेको सुझाव अख्तियार प्रमुखमा लोकमान सिंह कार्के नियुक्ति खारेजको माग गर्दै आन्दोलन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 आज बिहान सरकारी टोलीले छलफल गरेको हो आज बिहान भएको एमाले नेतासँगको छलफलमा मन्त्री परिषद अध्यक्ष रेग्मीका साथै सरकारी वार्ता टोलीका संलग्न तीन मन्त्रीहरूको उपस्थिति थियो एमाले तर्फबाट अध्यक्ष झरनाथ खनाल उपाध्यक्ष वामदेव गौतम सचिव विष्णु पौडेल र नेता भीम रावल अग्नि खरे लगायतको उपस्थिति थियो छलफलमा निर्वाचन सम्बन्धी अध्यादेश थ्रेस होल्ड सम्बन्धी व्यवस्था फौजदारी अभियोग लागेका व्यक्ति सम्बन्धी प्रावधान र निर्वाचनको मैतीबारे छलफल भएको अध्यक्षको सचिवालयले जनाएको छ कंग्रेस नेताहरूसँग पनि यिनै विषयमा कुराकानी गरिएको र सरकारले अन्य दलहरूसँग पनि छलफल गरी निर्वाचनको मैती तोक्ने तयारीमा लागेको रेग्मीको सचिवालयले जनाएको छ सरकारसँगको छलफलमा आफूले एमाले कानूनी जटिलताको टुङ्गो लगाएर मात्रै चुनावको मिति तोक्न आफूले सुझाव दिएको एमाले नेता अग्नि खरेलले जानकारी दिनुभएको छ निर्वाचन सम्बन्धी कानूनमा थ्रेसोल्डको प्रावधान नराख्न साना दल र ए माओवादीले माग गर्दै आएको छ भने कंग्रेस र एमाले थ्रेसोल्डको प्रावधान राखिनुपर्ने माग गर्दै आएका छन् निर्वाचन आयोगले प्रस्ताव गरेको अध्यादेशमा न्यूनतम एक प्रतिशत मत नल्याउने दललाई समानुपातिक प्रतिनिधित्वमा सहभागी नगराउने गरी थ्रेसोल्डको प्रावधान राखिएपछि दलहरूबीच विवाद देखिँदै आएको छ Thank you. अख्तियार प्रमुखमा लोकमान सिंह कार्की नियुक्त खारेजको माग गर्दै आन्दोलनरत तेत्तिस दलीय मोर्चामा आबद्ध दलका जनवर्गीय संगठनहरूले आज अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय घेराउ गरेका छन् विवादित छविका कार्कीलाई महत्वपूर्ण संवैधानिक अङ्ग अख्तियार प्रमुखको जिम्मा दिएको भन्दै तेत्तिस दलीय मोर्चाले विरोध जनाउँदै आएको छ बिहान नौ बजेदेखि एघार बजेसम्म काठमाडौँको टङ्गालमा रहेको अख्तियारको कार्यालय घेराउ गरेको नेकपा माओवादीका पोलिट ब्युरो सदस्य हरिभक्त कडेलले जानकारी दिनुभयो कडेलका अनुसार घेराउका क्रममा प्रहरीसँग सामान्य धकेला धकेल भएको थियो प्रमुख चार राजनैतिक शक्तिबीच भएको एघार बुद्धे सहमति र पच्चिस बुद्धे बाधाड़का फुकाउको निर्णय पनि खारेज गर्नुपर्ने भन्दै मोर्चाले जेठ एक गतिदेखि पन्ध्र गतिसम्मको आन्दोलनको कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकेको छ नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा नगेन्द्र कुमार कुमार निर्वाचित हुनुभएको छ नयाँ नेतृत्वको लागि गराती भएको निर्वाचनमा निकटतम प्रतिद्वन्दी चन्द्रविक्रम राईलाई पराजित गर्दै कुमार महासंघको अध्यक्षमा निर्वाचित हुनुभएको छ निर्वाचनमा खसेका त्रिपन्न मत मध्ये कुमारले बत्तीस मत र राईले सत्र मत पाउनु भएको थियो महासंघमा बद्ध जातीय संस्थाहरूबाट एक एक जनाले मात्रै मतदान गर्न पाउने व्यवस्था छ अध्यक्ष पदकारका प्रत्याशी नरेश ताम्राकारको पक्षमा तीन मत मात्र मात्रै परेको थियो नवनिर्वाचित अध्यक्ष नगेन्द्र कुमार कुमारले आदिवासी जनजातिको मुद्दालाई स्थापित गराउन आफ्नो नेतृत्वका कार्यसमिति खर रूपमा उत्रने बताउनु भएको छ पूर्व प्रधानमन्त्री मरिसमान सिंह श्रेष्ठ बिरामी भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको छ उहाँको अहिले काठमाडौँको हिमाल नर्सिङ होममा उपचार भइरहेको छ अत्याधिक ज्वरो आएपछि उहाँलाई परिवारका सदस्यले अस्पताल भर्ना गरेका थिए स्वास्थ्यमा सुधार आउन नसकेपछि परिवारका सदस्यहरूले भारतको नयाँ दिल्लीस्थित मेदान्त मेडिसिट अस्पतालमा लैजाने तयारी गरिएको छ कक्षा एघारको परीक्षा आज सुरु भएको छ परीक्षामा चार लाख पैँतिस हजार अठारजना सहभागी भएका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ परीक्षाका लागि देशभर नौ सय बत्तीस केन्द्र निर्धारण गरेको परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिनुभयो अमर्यादित काम गरेको केन्द्राध्यक्ष सहायक केन्द्राध्यक्ष सुरक्षा गार्ड जो कोहीलाई पनि छ महिना कैद या एक लाख रुपियाँ जरिवाना या दुवै सजा हुने व्यवस्था गरिएको छ यस्तै परीक्षार्थीले परीक्षा नै अवरुद्ध गर्ने जस्ता गतिविधि गरेमा दुई वर्षसम्म परीक्षा दिन नपाउने गरी निलम्बन गरिने व्यवस्था गरिएको छ नकली परीक्षार्थी भेटीमा सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा लगाइने र परीक्षावधिभर परीक्षा केन्द्रमा परीक्षार्थी र निरीक्षकलाई मोबाइल फोन लैजान समेत प्रतिबन्ध लगाइएको परिषदले जनाएको छ परीक्षा जेठ दस गतेसम्म सञ्चालन हुने उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ मृगोला तस्करीमा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 सात सय त्रिचालिस अब अन्तर्राष्ट्रिय समाचार लिबियाको बेनगाछीमा भएको कार बम विस्फोटमा परि कम्तीमा पन्ध्रजनाको मृत्यु भएको छ घटनामा परि महिला र बालबालिका सहित बालबालिकासहित भन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् अहिलेको तथ्याङ्क प्रारम्भिक मात्रै भएको र मृतकको संख्या चाहिँ बढ्न सक्ने अधिकारीहरूले बताएका छन् विस्फोटको कारण बेनगाछीको केन्द्रमा रहेको एक अस्पतालको भवन तथा एक रेस्टुरेन्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ पाकिस्तानमा शनिबार सम्पन्न संसदीय चुनावमा जितको दावी गरेका पूर्व प्रधानमन्त्री नवाज शरीफले नयाँ सरकार गठनका लागि छलफल थालेका छन् यद्यपि औपचारिक मत परिणाम भने सार्वजनिक भइसकेको छैन अनौपचारिक मत परिणामहरूले शरीफको पाकिस्तानको मुस्लिम लिग पार्टीले बहुमत प्राप्त गर्ने देखाए पनि उहाँलाई सरकार गठनका लागि भने अरू दलको साथ चाहिने देखिएको छ अब खेल समाचार इङ्ग्लिस क्लब म्यान्चेस्टर सिटीले प्रशिक्षक रोबोटो म्यानसिनीलाई बर्खास्त गरेको छ एएफए कपको फाइनलमा विज्ञानसँगको पराजय नै म्यानसिनीको बर्खास्तीको मुख्य कारण बन्यो क्लबले निकालेको वक्तव्यमा जारी सूचनमा टिमको कुनै पनि लक्ष्य हासिल गर्न असफल भएकाले म्यानसिनीलाई बर्खास्त गरेको र यो निकै कठिन निर्णय भएको उल्लेख गरेको छ क्लबले यसलाई पूरै सिजनको पूर्व निर्धारित समीक्षा प्रक्रिया र हालैका गतिविधि उब्जाएको परिस्थिति भनेको छ सबैको अथक प्रयास प्रयासका बावजुद क्लबले यो वर्ष लिएका कुनै पनि लक्ष्य हासिल गर्न नसक्नु दुःखद भएको भन्दै यसैको कारण नयाँ सिजनका लागि नयाँ व्यवस्थापक ल्याउनु परेको क्लबले जनाएको छ अहिले सहायक प्रशिक्षक ब्रायन किडलाई टिमको जिम्मेवारी दिएको छ सन् दुई हजार नौदेखि सिटीको प्रशिक्षक रहेका म्यान्सिनीले सिटीलाई सन् दुई हजार दस एघारमा एएफए कप र गएको वर्ष इङ्ग्लिस प्रिमियर लिगमा साथै एएफए कम्युनिटी सिल्डको उपाधि जिताएका थिए तर यसपटक प्रिमियर लिगको उपाधि सिटीको प्रतिद्वन्दी क्लब म्यान्चेस्टर युनाइटेडले जितिसकेको छ प्रिमियर लिगको दुई खेल बाँकी छ अहिले सिटी दोस्रो स्थानमा छ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक मन्त्री परिषदका अध्यक्ष रेग्मीद्वारा निर्वाचनको मिति र कानूनी जटिलताबारे एमाले कंग्रेस शीर्ष नेताहरूसँग छुट्टा छुट्टै भेट कानूनी जटिलता हटाएर मात्रै चुनावको मिति तोक्न एमालेको सुझाव अख्तियार प्रमुखमा लोकमान सिंह कार्की नियुक्त खारिजको माग गर्दै आन्दोलन र तेत्तिस दलीय मोर्चाको जनवर्गीय संगठनद्वारा अख्तियार कार्यालय घेराउ पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ बिरामी भएपछि अस्पताल भर्ना लिबियाको बेनगक्सीमा भएको कार बम विस्फोटन परि पन्ध्रजनाको मृत्यु पाकिस्तानमा सम्पन्न संसदीय चुनावमा जितको दावी गरेका पूर्व प्रधानमन्त्री शरीफद्वारा नयाँ सरकार गठनका लागि छलफल र इङ्ग्लिस क्लब म्यान्चेस्टर सिटीद्वारा प्रशिक्षक रोबर्टो म्यान्सिटी बर्खास्त हौस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार